बुलबुल एउटा इरानी चरा बुलबुल जब देख्छु तिमलाई अनि घर सम्झन्छु जब देख्छु तिमलाई अनि घर सम्झन्छु आफ्नै ठानी बाचुन्जेलको भर सम्झन्छु तिमी हाँस्दा अनायासै खुसी हुन्छ मन तिमी हाँस्दा अनायासै खुसी हुन्छ मन अध्यारो त्यो रातलाई नै प्रहर सम्झन्छु आफ्नै ठानी बाछुन्जेलको भर सम्झन्छु गल्ती गर्दा माफी दिन्छौ सिकाउँछौ फेरि गल्ती गर्दा माफी दिन्छौ सिकाउँछौ फेरि आमा बुबा र आफन्तको डर सम्झन्छु आफ्नै ठानी बाचुन्जेलको भर सम्झन्छु एकै पलको दूरी पनि वर्षौं जस्तो लाग्छ एकै पलको दूरी पनि वर्षौं जस्तो लाग्छ कठै एक्लो चौतारीको त्यो वर सम्झन्छु आफ्नै ठानी बाँचुन्जेलको भर सम्झन्छु शून्यता नै किन नहोस् तिमी भएको शून्यता नै किन नहोस् तिमी भएको बिरानो यो कोठालाई सहर सम्झन्छु जब देख्छु तिमलाई अनि घर सम्झन्छु आफ्नै ठानी बाँचुन्जेलको भर सम्झन्छु नुवाकोटको रातमाटे सात घर भई अहिले अस्ट्रेलिया बस्दै आउनुभएका राजन नेपालको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँले इमेल गरेर मलाई पठाउनुभएका गजलहरू लिएर आइपुगेको छु र साथमा सुमधुर हिन्दी उर्दू गजलहरू आजको बुलबुलमा सुनाउँछु बुलबुलको सुरुवात एउटा साङ्गीतिक गजलबाट गर्छु अब म राजेन्द्र मेहता र निना मेहताको आवाजमा सुनौ ताजमहल तुम जब चल रात का लहराए और सारा आलम सो जाए तुम मुझसे मिलने क्षमा जलाकर महल में आ जाना तुम मुझसे मिलने क्षमा जलाकर महल में आ जाना जब आंचल रात का लहराए जाकर ताज महल में आ जाना जब आंचल रात का लहराए जो मौत मोहर

दिखला जाना तुम मुझसे मिलने क्षमा जला कर ताज महल में आ जाना जब आचल रात का लहराए और सारा आलम सो जाए तुम मुझसे मिलने क्षमा जलाकर ताजमहल में आ जाना तुम ताजमहल में आ जाना तुम ताजमहल में आ जाना तुम ताजमहल अर्काको भाग आफ्नो पारेर हुन्न अर्काको भाग आफ्नो पारेर हुन्न देश ठूलो सीमा सारेर हुन्न होलान बलिया तिम्रा पाखुराहरू होलान बलिया तिम्रा पाखुराहरू वीर बन्न बाबु मारेर हुन्न देश ठूलो सिसा सीमा सारेर हुन्न झुठो झुठो नै हुन्छ चिच्याए पनि झुठो झुठो नै हुन्छ चिच्याए पनि हरेक बाहनाले टारेर हुन्न देश ठूलो सीमा सारेर हुन्न हेक्का होस् आगो छुँदा पोल्छ भनेर हेक्का होस् आगो छुँदा पोल्छ भनेर पछुताउँदै पछि आँसु झारेर हुन्न देश ठूलो सीमा सारेर हुन्न तिमी इँटा बने म ढुङ्गा बन्नै पर्छ तिमी इँटा बने म ढुङ्गा बन्नै पर्छ शान्ति कायम ललकारेर हुन्न अर्काको भाग आफ्नो पारेर हुन्न देश ठूलो सीमा सारेर हुन्न रमेश घिमिरेको गजल मैले वाचन गरेर सुनाएँ उहाँले आफ्नो ठेगाना खुलाउनु भएको छैन कृपया हामीलाई गजल पठाउँदाखेरि ठेगाना पनि खुलाएर पठाइदिनु होला र सब्जेक्टमा बुलबुलको लागि लेख्नुभयो भने छिटोभन्दा छिटो छनौट हुन्छ भन्ने जानकारी म गराउन चाहन्छु र तपाईँले बुलबुल साहित्य एट जिमेल डट कममा हामीलाई पठाउनुभएका धेरै पुराना गजलहरू अब सकिएका छन् गएको एक महिनाभन्दा यताको गजलहरू मात्रै बाँकी छन् अथवा एक्काइस दिनदेखिको बाँकी छन् भन्ने जानकारी मैले आज गराउन चाहन्छु र कसैले आफ्नो पालो आएन भन्ने लागेको छ भने कृपया फेरि पठाउनुहोला बियुएल बियुएल एसएएचआइटिवाइए बुलबुल साहित्य एट जीमेल डट कममा हामीलाई गजल पठाउनुभयो भने बुलबुलमा क्रमशः पालो अनुसार प्रसारण हुन्छ आज राति सपनीमा देश बोल्दै थियो आज राति सपनीमा देश बोल्दै थियो सुन्दै गर्दा मेरो पनि छाती पोल्दै थियो हत्या हिंसा महँगी र कुर्सी ताना तानले हत्या हिंसा महँगी र कुर्सी ताना तानले दिगदार भई लाचारीको पोखा खोल्दै थियो सुन्दै गर्दा मेरो पनि छाती पोल्दै थियो मिचिसके टनकपुर सीमा सुस्ता काला पानी मिचिसके टनकपुर सीमा सुस्ता काला पानी सुक्क गर्दै सिमसारमा आँसु घोल्दै थियो सुन्दै गर्दा मेरो पनि छाती पोल्दै थियो भ्रष्टाचार र आतंकले ज्वरो गाड्दै गर्दा भ्रष्टाचार र आतंकले ज्वरो गाड्दै गर्दा हैकमवादका जन्जालभित्र हात मोल्दै थियो सुन्दै गर्दा मेरो पनि छाती पोल्दै थियो देशभक्ति आदर्शका खोक्रो भाषण हाँक्ने देशभक्ति आदर्शका खोक्रो भाषण हाँक्ने राष्ट्रघाती भ्रष्टाचारी सबलाई तौल्दै थियो आज राति सपनीमा देश बोल्दै थियो सुन्दै गर्दा मेरो पनि छाती पोल्दै थियो सर्लाही हरिवनबाट अम्बिका प्रसाद बन्जाराले पठाउनु भएको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ र आजको बुलबुलमा तपाईँका गजलहरूसँगै रात्रिगन्थन शैलीका पत्रहरू वाचन गर्दै सुमधुर हिन्दी उर्दू साङ्गीतिक गजलहरू सुनाइरहेको छु अबको पालो भूपिन्दर सिंह र मिताली सिंहको आओ ऐसे मोहब्बत गरे the.

मान सम्मान पाउन अपमान हुनु जरुरी छ मान सम्मान पाउन अपमान हुनु जरुरी छ इज्जत कमाउन पहिला इमान हुनु जरुरी छ गर्न सक्छौ हामी पनि अरू जस्तै राम्रा कामहरू गर्न सक्छौ हामी पनि अरू जस्तै राम्रा कामहरू आफूमा सत्यताको अभिमान हुनु जरुरी छ इज्जत कमाउन पहिला इमान हुनु जरुरी छ अरूको रिसडाह गरेर मात्रै केही पनि हुँदैन हेर अरूको रिसडाह गरेर मात्रै केही पनि हुँदैन हेर गर्ने इच्छा शक्ति आफूमा विद्यमान हुनु जरुरी छ इज्जत कमाउन पहिला इमान हुन जरूरी छ संघर्ष र परिश्रमको नगरी कसैको नै जीवन चल्दैन संघर्ष र परिश्रम नगरी कसैको नै जीवन चल्दैन जीवन जिउन सदैव कर्तालाई काम हुनु जरूरी छ मान सम्मान पाउन अपमान हुनु जरूरी छ इज्जत कमाउन पहिला इमान हुनु जरूरी छ कैलाश बोगटीको गजल थियो यो डोटी शिरमा सायल गाउँपालिका दुईबाट कैलाश बगटीले पठाउनु भएको गजललाई वाचन गरेँ मैले र यो सँगै अब अर्को एउटा साङ्गीतिक गजलतर्फ लागिहाल्छु म यति बेला मैले सुनाउने गजल छ ए तेरा घर ए मेरा घर तेरा घर ये मेरा घर किसी को देखना हो तो पहले आके मांग ले मेरी नजर तेरी नजर ये तेरा घर ये मेरा घर ये घर बहुत हसीन है ये घर बहुत हसीन है चरा सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल सुखमा बिर्सेर आफन्त सबै पीरमा खोज्ने चलन छ सुखमा बिर्सेर आफन्त सबै पीरमा खोज्ने चलन छ राम्रो बाटो एक्लै हिँड्ने भीरमा खोज्ने चलन छ जन्म कर्म धर्म दिने बाबा आमाको केही वास्ता छैन जन्म कर्म धर्म दिने आमा बाबाको कोही वास्ता छैन कस्ता हुन्छन् भगवान भनी मन्दिरमा खोज्ने चलन छ राम्रो बाटो एक्लै एक्लै हिँड्ने भीरमा खोज्ने चलन छ राष्ट्रको ढुकुटी लुट्ने लुटेराहरू ढुक्क भएर बसेका छन् राष्ट्रको ढुकुटी लुट्ने लुटेराहरू ढुक्क भएर बसेका छन् भ्रष्टाचारीलाई महलमा होइन कुटीरमा खोज्ने चलन छ राम्रो बाटो एक्लै हिँड्ने भीरमा खोज्ने चलन छ बैरीले सीमा मिचिरहेको छ हामी आँखा मिचिरहेका छौँ बैरीले सीमा मिचिरहेको छ हामी आँखा मिचिरहेका छौँ हामी जाग्दैनौ विशाल नेपाल तस्विरमा खोज्ने चलन छ राम्रो बाटो एक्लै एक्लै हिँड्ने भीरमा खोज्ने चलन छ चोखो प्रेमको हत्या गरी छोरी हत्यारालाई सुम्पिदिए चोखो प्रेमको हत्या गरी छोरी हत्यारालाई सुम्पिदिए असल ज्वाइँ पैसामा ठूलो जागिरमा खोज्ने चलन छ सुखमा बिर्सेर आफन्त सबै पीरमा खोज्ने चलन छ राम्रो बाटो एक्लै एक्लै हिँड्ने भीरमा खोज्ने चलन छ बर्दिया घर भई अहिले अमेरिका बस्दै आउनुभएका अनिल भट्टराईको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ अब घ्रिम आवाजले एउटा रात्रिगन्थन शैलीमा लेख्नुभएको सामग्री छ म त्यसलाई प्रस्तुत गर्छु जब म बिहान मुख धुन आउँछु म देख्छु उनलाई त्यो झ्यालमा जब म दिउँसो हावा खान कौसीमा जान्छु म देख्छु उनलाई त्यो झ्यालमा जब म ब्रस गर्न आउँछु म देख्छु उनलाई त्यो झ्यालमा म हेर्ने गर्छु उनलाई उनले नहेरेको बेला उनले हेर्छिन् मलाई मैले नहेरेको बेला म सोध्छु उनी ती भाँडाहरू माझ्न आउँदा एकपटक मलाई पनि खोज्छिन् होली जसरी म आज भोलि मुख धुन जाँदा उनलाई खोज्ने गर्छु कहिलेकाहीँ आँखाहरू पनि जुत्छन् त्यो क्षणमा नबोले पनि धेरै कुरा आदान प्रदान हुन्छन् भावनाहरू साटिन्छन् केही प्रेमका केही यी दुई झ्यालबीचका सम्बन्धहरू उनी नित्य दिन त्यो झ्यालमा आउँछन् किनकि अब मैले बुझेको छु त्यो उनीहरूको भान्सा कोठा हो झ्याल ती झ्यालहरूमा म उनलाई मात्र देख्छु अरू कसैलाई देख्दिनँ उनलाई थाई होलान् उनका दाई होलान् भाइ होलान् बुबा होलान् मामा होलान् तर म अरू कसैलाई चिन्दिनँ उनी मात्र देख्छु सधैँ त्यो किचनको झ्यालमा रिमा आवाजले लेखेर पठाउनु भएको रात्रिगन्थन शैलीको सामग्री थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ र अब यति बेला फेरि साङ्गीतिक गजलको पालो भएको छ अब मैले राख्दैछु अनुराधा पौडवालको स्वरमा तुम एक बार मेरे प्यार पे कि तो करो सजा कर जहान की खुशियाँ तुम्हारे सारे सितम हंस के हम उठा लेंगे तुम्हें एक बार मेरे प्यार पे यकीन तो करो जो रंज तेरे नसीबों में लिख दिए रब ने जो रंज तेरे नसीबों में लिख दिए रब ने उन्हें लकीरों में अपनी ही हम लिखा लेंगे कर जहान की खुशियाँ तुम्हारे सारे सितम हंस के हम उठा लेंगे देशद्रोही र भ्रष्टाचारीलाई एकपल्ट दे सरकार देशद्रोही र भ्रष्टाचारीलाई एकपल्ट दे सरकार सत्तामा बलात्कारी पुगे तिनलाई दे सरकार के स्मरण गर्नु दश वर्ष जनयुद्ध र जनयोद्धाको गाथा के स्मरण गर्नु दश वर्षे जनयुद्ध र जनयोद्धाको गाथा बरु जनताको आश र विश्वास पनि लासी दे सरकार सत्तामा बलात्कारी पुगे तिनलाई दे सरकार यी बुवासाहरूलाई त्यही अजङ्ग बहादुर ठिक थियो हजुर यी बुवासाहरूलाई त्यही जङ्गबहादुर ठिक थियो हजुर जे परे परोस् त्यही सामन्तवादी झण्डा टाँसिदे सरकार सत्तामा बलात्कारी पुगे तिनलाई फाँसिदे सरकार जताततै चितकार शोषण अनि शोषितका आवाजहरू जताततै चितकार शोषण अनि शोषितका आवाजहरू खै के गर्यो संविधानले बरु त्यो नि मासिदे सरकार देशद्रोही र भ्रष्टाचारीलाई एकपल्ट छासिदे सरकार सत्तामा बलात्कारी पुगे तिनलाई फाँसिदे सरकार ऋतिक डाँगीको गजल थियो यो यसलाई मैले वाचन गरेँ झापा नेपालबाट उहाँले पठाउनु भएको अब अर्को एउटा गजल केआई सिंह छ केआई सिंह गाउँपालिका डोटीबाट पठाउनु भएको छ हेम जिज्ञासु पाठकको छ म एउटै प्रश्नको उत्तर खोजिरहेछु म एउटै प्रश्नको उत्तर खोजिरहेछु कहाँ छ खुसीको प्रहर खोजिरहेछु यो मेसिनरी जीवनमा सङ्घर्ष गर्दा गर्दै कसरी रोकिन्छ सफर खोजिरहेछु कहाँ छ खुसीको प्रहर खोजिरहेछु जिउँदै मरेका यी लासहरू जलाउन जिउँदै मरेका यी लासहरू जलाउन अब नदी बिनाको बगर खोजिरहेछु काँच खुसीको प्रहर खोजिरहेछु मन थियो तर पनि धन पनि चाहिने रहेछ मन थियो तर धन पनि चाहिने रहेछ मन हुने धनको अब पत्थर खोजिरहेछु म एउटै प्रश्नको उत्तर खोजिरहेछु काँचो खुसीको प्रहर खोजिरहेछु हेमन्त हेम जिज्ञासु पाठकको गजल यो किआई सिंह गाउँपालिका डोटीबाट उहाँले पठाउनु भएको थियो अब एउटा मात्रै सामग्री वाचन गर्छु म त्यसपछि हामी फेरि साङ्गीतिक गजलमै लाग्छौँ अब मैले सुनाउने गजल सुजन तिमिल चिनाको छ ठेगाना लेख्नु भएको छैन कृपया बुलबुल साहित्य एट जीमेल डट कममा आफ्नो ठेगानासहित युनिकोडमा गजल अथवा रात्रिगन्थन शैलीका सामग्री लेखेर पठाइदिनु भयो भने र सब्जेक्टमा बुलबुलको लागि भन्नुभयो भने तपाईँको पालो छिट्टै आउँछ सुजन तिमिल चिनाको गजल यस्तो छ जिन्दगीको अतीतलाई केही पाठ पढाउनु छ जिन्दगीको अतीतलाई केही पाठ पढाउनु छ छोडी जाने हितैसीलाई केही सिकाउनु छ भविष्यमा सँगै हिँड्न सिकाउँछु नि भन्थे विडम्बना आज उसलाई माया पढाउनु छ एकै ठाउँमा जम्मा पारी केही सिकाउनु छ भुलेका ती यादहरूलाई स्मरण गराउनु छ भन्दै उहाँले गजल लेख्ने कोसिस गर्नुभएको छ सुजन तिमिल सिन्हाले नुवाकोट उहाँको घर अहिले ज्ञानेश्वर बस्दै आउनुभएको छ मैले उहाँको कोसिसलाई हौसलाका लागि यो वाचन गरेँ र अब साङ्गीतिक गजलको पालो छ फेरि म अनुराधा पौडवालकै आवाज राख्छु तर जोडेर राख्छु अब अनुहारसँगको आवाज क्यों भला आप दिल जलाते हैं आपसे दिल को हम लगाते हैं रुलाते हैं लगाते हैं हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका इमेलहरूको वाचनसँगै आजको बुलबुलबाट अन्त्यमा छौं तपाईँको सामग्री बुलबुलमा पठाउनको लागि सब्जेक्टमा बुलबुलका लागि लेख्नुहोला बियुएल बियुएल एसएएचआइटिवाईए बुलबुल साहित्य एट जीमेल डट कममा पठाउनुहोला अर्को दिनसम्मका लागि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छौं सूर्यगढी दुई चोकदी नुवाकोटका यादव प्रसाद अधिकारीको गजल सोच्थ्यो बचपनको मन खास के रहेछ सोच्थ्यो बचपनको मन खास के रहेछ निलो देखिने आकाश के रहेछ एक पुतली जो टोकीमा सकियो एक पुतली जो टोकीमा सकियो विचार गर्नु सर्वनाश के रहेछ निलो देखिने आकाश के रहेछ आज एक क्लास लमतन्न छ चितामा आज एक क्लास लमतन्न छ चितामा हिजोसम्मको हताश के रहेछ निलो देखिने आकाश के रहेछ हजुरको सङ्गतले यति सिकायो हजुरको संगतले यति सिकायो उदाहरणको कालिदास के रहेछ निलो देखिने आकाश के रहेछ जीवन रमाइलो खेल हो मर्जी भयो जीवन रमाइलो खेल हो मर्जी भयो लुडो मानौ कि नागपास के रहेछ सोच्थ्यो बचपनको मन खास के रहेछ निलो देखिने आकाश के रहेछ एउटा इरानी चरा बुलबुल